उद्देश्य पञ्चेश्वर परियोजनाको डिपिआरलाई अन्तिम रूप दिने तयारी दुई साताभित्रै बस्ने बैठकको निर्णयबाट औपचारिकता पाउने भारत लैजान लागेका कैलालीका पाँच बालिकाको सिमानाका गड्डा चौकीबाट उद्धार गड्डा चौकी र झोलङ्गे पुल हुँदै भारत जान लागेका दुई महिलाको पनि उद्धार जिल्ला शिक्षा कार्यालयहरूको बेरोजो फर्चोटमा सुदूरपश्चिमका दुई जिल्लाको मात्र प्रगति बेरोजो फर्चोट प्रगतिमा जिल्ला शिक्षा कार्यालय डडेलधुरा देशमा दोस्रो स्थानमा र कञ्चनपुरमा हत्या गरिएका विष्णुदत्त भट्टका आफन्तद्वारा प्रहरी विरुद्ध आन्दोलनको घोषणा दार्चुलामा एक महिला सुरक्षा कोषको प्रयोग भएन प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा युनिटी डट कम डट एनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना पञ्चेश्वर बहुद्देश्य परियोजनाका लागि आगामी अक्टोबरसम्म विस्तृत आयोजना प्रतिवेदन डीपीआरलाई अन्तिम रूप दिने तयारी गरिएको छ बुधबारसम्म सम्पन्न नेपाल र भारतका ऊर्जा सचिव स्तरीय चौथो संयुक्त बैठक बैठकमा डीपीआरलाई अन्तिम रूप दिने र सबै विषय टुङ्ग्याउन सहमति भएको छ पञ्चेश्वर विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्र बहादुर गुरूङले तीन तीन महिनामा सचिव स्तरीय बैठक बस्ने र समस्यालाई एकीकृत गरेर समाधान गर्ने विषयमा समेत सहमति भएको बताउनु भएको छ नेपाल र भारतले आयोजनाबाट प्राप्त गर्ने लाभ हानि प्रविधिको प्रयोग डुबान पुनस्थापना र थप गर्नुपर्ने विषयलाई समेत संयुक्त बैठकले आधार तयार पारेको र आगामी अक्टोबरसम्म समृद्ध पार्ने लक्ष्यका साथ तत्काललाई डीपीआरको अन्तिम रूप नदिएको गुरूङले बताएका छन् विगत तेइस वर्षदेखि अड्किँदै आएको सो परियोजना भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि अगाडि बढाइएको हो हालसम्म चारवटा पूर्ण बैठक सम्पन्न भएका छन् वापकोष नामकका परामर्शदाताले पञ्चेश्वर बहुउद्देश्य आयोजनाको डीपीआर तयार पारेको छ ऊर्जा सिंचाई एवं जल तथा ऊर्जा आयोगको सचिवालय समेत आवश्यक सुझाव दिए पनि थप अध्ययन गर्नुपर्ने भएकाले तीन महिना थप गरिएको प्रमुख कार्यकारी अधिकृत गुरूङको भनाइ छ बैठकले चालु आर्थिक वर्षका लागि पूर्व प्रस्तावित बजेटमा संशोधन गरेर चालिस करोड़ पारित गरेको छ यसअघि दुवै मुलुकले चालू आर्थिक वर्षका लागि पचास करोड़ प्रस्ताव गरेको थियो भारतीय जलस्रोत सचिव शशि शेखर आन्तरिक काममा व्यस्त रहेकाले अतिरिक्त सचिव यूपी सिंह बैठकमा सहभागी भएका थिए प्राधिकरणको कार्यादेशमा अतिरिक्त सचिवले सबै काम गर्न पाउने व्यवस्था नभएका कारण केही दिनभित्रै दुवै मुलुकका सचिवले आपसी परामर्शका आधारमा बैठकको निर्णयलाई अन्तिम रूप दिने तयारी गरिएको छ दुई साताभित्रै चौथो बैठकको निर्णयले औपचारिकता पाउनेछ गुरूङले भनेका छन् प्राधिकरणले सो आयोजनाबाट कुल पाँच हजार चालिस मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य प्रक्षेपण गरेको छ त्यसमा चार हजार आठ सय मेगावाट पञ्चेश्वरबाट तथा दुई सय चालिस मेगावाट विद्युत रूपालीगाडबाट उत्पादन गरिनेछ आयोजनाबाट एघार हजार आठ सय पञ्चासी गिगावाट आवर विद्युत प्रतिवर्ष उत्पादन हुनेछ यस्तै डीपीआरमा प्रस्ताव गरिएअनुसार आयोजनाको लागत पाँच सय अर्ब प्रस्ताव गरिएको छ त्यसमा नेपाल र भारतले संयुक्त रूपमा समान लगानी गर्नुपर्नेछ त्यस्तै महाकाली नदीको पानीको विषयमा समेत सामान्य रूपमा समान धारणा बनेको छ महाकाली नदीमा वार्षिक कुल अठार हजार मिलियन क्युबिक मिटर पानी जम्मा हुने गर्दछ त्यसमा बाह्र मिलियन क्युबिक मिटर पानी विभिन्न रूपमा प्रयोग भइरहेको छ बाँकी रहेको छ हजार मिलियन क्युबिक मिटर पानी मध्ये तीन हजार त्रिहत्तर मिलियन क्युबिक मिटर पानी नेपालले प्रयोग गर्नेछ भने एक हजार नौ सय चौबिस मिलियन क्युबिक मिटर पानी भारतले प्रयोग गर्नेछ एक हजार एक सय छहत्तर मिलियन क्युबिक मिटर पानी भने नदीमा छोड्नुपर्नेछ आयोजनाबाट नेपालले वार्षिक चौतिस अर्ब पचास करोड़ प्राप्त गर्नेछ भने मत्स्यपालन कार्बन व्यापार सिंचाई तथा पर्यटन जडीबुडी फलफूलमा उल्लेख्य आमदानी गर्न सकिने बताइएको छ माइती नेपाल कञ्चनपुरले मजदुरी गराउन भारतलाई जान लागेका कैलालीका पाँच बालिकाको उद्धार गरेको छ अन्दाजी पैंतिस वर्षीय ठेकेदार खडक खडकधामीले भारतको हल्द्वानीमा मजदुरीका लागि लैजाँदै गरेका कैलालीको पहलमानपुरका बालबालिकालाई माइती नेपालले पश्चिमी सिमानाका गड्डचौकीबाट उद्धार गरेको हो उद्धार गरिएका बालबालिकाहरू दसदेखि सोह्र वर्ष उमेर समूहका रहेका छन् उनीहरूलाई मजदुरीका लागि भारत लैजान गरेका ठेकेदार धामी प्रहरीको नियन्त्रणमा रहेका छन् यसैबीच अछामकी एक्काइस वर्षीय एक विवाहित महिला श्रीमान विदेश भएको मौकामा घर परिवारलाई जानकारी नै नदिएर गाउँले मामासँग उपचारका लागि भारत हिँडेपछि माइती नेपालको फन्दामा छिन् माइती नेपालले गड्डाचौकी नाकामा सोधपूछका क्रममा महिला जोखिममा परेको ठहर गर्दै पुरूषसहित उनलाई नियन्त्रणमा लिएको छ अछाम घर भएका कैलालीको टिकापुर बस्दै आएका तीस वर्षीय नवराज नाथले राम्रो उपचार गराइदिने भन्ने प्रलोभनमा महिलालाई भारत लगिरहेको अवस्थामा माइती नेपालले नियन्त्रणमा लिएको हो महिलाका माइती पक्षले आफूहरूलाई जानकारी नदिएर छोरीलाई भारत लैजान लागेको भन्दै नाथलाई कारवाही गर्न माग गरेको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ यसै गरी माइती नेपालले खोटाङ घरबाकी महिलालाई जोखिमबाट जोगाएको छ मुन्द्री यातायातमा महेन्द्रनगरबाट झोलङ्गी पुल हुँदै भारत जान लागेको अवस्थामा प्रहरीको सहयोगमा ती महिलाको उद्धार गरिएको भट्टले बताउनुभयो उनीसँगै आएका एकजना युवक भने फरार भएको बताइएको छ जिल्ला शिक्षा कार्यालयहरूको बेरोजु फर्चुट प्रगति विवरणको देशभरिमा सुदूरपश्चिमका दुई जिल्लाले मात्र प्रगति गरेको देखिएको छ बेरोजु फर्चुटमा जिल्ला शिक्षा कार्यालय डडेलधुराले दोस्रो स्थान हासिल गरेको छ भने जिल्ला शिक्षा कार्यालय डोटीले चौथो स्थान ओगटेको छ सुदूरपश्चिमका अन्य कुनै पनि जिल्ला बेरुचो फोर्सेट प्रगतिको पहिलो पन्ध्रमा समेत पर्न सकेका छैनन् आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा डडेलधुराको बेरुजु फोर्सेटको प्रगति प्रतिशत चौरानब्बे दशमलव आठ शून्य पुगेको छ भने जोटीको प्रगति प्रतिशत नब्बे दशमलव एक शून्य देखिएको छ जिल्ला शिक्षा कार्यालय डडेलधुराको आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरसम्म फर्स्यौट गर्न बाँकी रहेको पाँच करोड़ आठ लाख पञ्चानब्बे हजार रुपियाँ बेरोजो मध्ये आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा रहेको चार करोड़ बयासी लाख सतासी सडचालिस हजार रुपियाँ बेरोजु फर्स्यौट भएको शिक्षा विभागले निकालेको तथ्याङ्कमा उल्लेख गरिएको छ जिल्ला शिक्षाको अहिलेसम्मको बेरोजो आर्थिक वर्ष दुई हजार पचास एकाउन्नदेखिको रहेको जिल्ला शिक्षा कार्यालय डडेलधुराले जनाएको छ आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरमा जिल्ला शिक्षा कार्यालयले बेरुजु शून्यमा पुर्याउन बाँकी रहेको छब्बीस लाख अडचालिस हजार रुपियाँ बेरोजो फर्चौट गर्नुपर्ने देखिएको छ तर भौतिक निर्माणका काम समयमै नहुँदा शत प्रतिशत बेरोजु फर्चौटमा चुनौती देखिएको जिल्ला शिक्षा अधिकारी दुर्गादत्त विष्टले बताउनुभयो यस्तै उता डोटीमा आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरसम्ममा फर्चौट गर्न बाँकी रहेको चार करोड पन्ध्र लाख अठार हजार रुपियाँ मध्ये तीन करोड चौहत्तर लाख सात हजार रुपियाँ फर्चौट भएको छ आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरमा जिल्ला शिक्षा कार्यालय डोटीले एकचालिस लाख एघार हजार रुपैयाँ बेरोजो फोडसोट गर्नुपर्ने देखिएको छ गत चैत पहिलो साता हत्या गरिएका कञ्चनपुरको बेदगोड नगरपालिका एक चम्फापुरका विष्णुदत्त भट्टका आफन्तले प्रहरी विरुद्ध आन्दोलनको घोषणा गरेका छन् हत्या भएको झण्डै चार महिना पुग्नै लाग्दा पनि प्रहरले हत्यारा पत्ता लगाउन नसकेपछि आफन्तहरूले आन्दोलनको घोषणा गरेका हुन् गत चैत छ गते राति हत्या गरिएका भट्टका श्रीमती शान्ति र छोराहरू महादेश प्रकाश तथा वासुदेव भट्टले हिजो संयुक्त विज्ञप्ति जारी गरेर प्रहरी प्रशासन विरूद्ध आन्दोलनमा उत्रिने घोषणा गर्नुभएको हो उहाँहरूले आज सदरमुकाम महेन्द्रनगरको मदनचोकबाट प्रदर्शन गर्ने जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालयसम्म नाराजुलुस गर्ने तथा प्रशासन कार्यालयमै दुई घण्टा धरना दिने बताउनु भएको छ यसै गरी पीड़ित पक्षले भोलि शनिबार र आइतबार चम्फापुरमा चक्काजाम गर्ने घोषणा गरेको छ चैत छ गते बिहान पचास वर्षीय भट्टको शव पूर्व पश्चिम राजमार्गको चम्फापुर सड़क खण्डमा फेला परेको थियो तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर एकको पचुईदेखि बरैयासम्मको सड़क निर्माणमा अनियमितता भएको भन्दै उपभोक्ता समितिका पदाधिकारीले नै अख्तियार दुर्ग अनुसन्धान आयोगमा उजुरी दिएका छन् बेलोडी नगरपालिकाको पचुईदेखि बरैयसम्मको अधुरो सड़क निर्माणका लागि निर्वाचन पूर्वाधार विकास कार्यक्रमबाट दस लाख बजेट हिनामिना भएको जनाउँदै उपभोक्ता समितिका उपाध्यक्ष राजेन्द्र चन्द र सचिव वीरेन्द्र चन्दले अख्तियार दुरूपयोग अनुसन्धान आएको क्षेत्रीय सम्पर्क कार्यालयमा उजुरी दिएका हुन् अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालय दिपायलले यो वर्ष परेको मध्ये अस्सीवटा उजुरीमा गहन अध्ययन गरिरहेको जनाएको छ चालु आर्थिक वर्षमा पाँच सय भन्दा बढी उजुरी परेकोमा अस्सीवटा उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ती सबै उजुरी शिक्षा स्वास्थ्य र वनसँग सम्बन्धित रहेको बताइएको छ सुदूरपश्चिममा अख्तियार आएदेखि हालसम्म एक हजार तीन सय छैसठी उजुरी परेको जनाइएको छ तीमध्ये सात सय भन्दा बढी मुद्दा फडस्योट भइसकेको अख्तियारका क्षेत्रीय प्रमुख मित्रलाल रेग्मीले बताउनु भएको छ शिक्षा स्वास्थ्य र वनसँग सम्बन्धित मुद्दा सबैभन्दा बढी पर्ने गरेको उहाँको भनाइ छ अख्तियारमा शिक्षा सम्बन्धी तीन सय त्रिचालिस वन सम्बन्धी एक सय उजुरी परेको जनाइएको छ अन्य जिल्लाको तुलनामा सबैभन्दा बढी मुद्दा कैलाली कञ्चनपुरबाट परेको जनाइएको छ कैलालीबाट दुई सय एक्काइस र कञ्चनपुरबाट दुई सय बाइस मुद्दा परेका छन् अख्तियारले क्षेत्रीय कार्यालय दिपायल र सम्पर्क कार्यालय महेन्द्रनगरमा उजुरी लिन सकिने जनाएको छ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक प्रहरी नायब उपरीक्षक सहित पच्चिस जना प्रहरीलाई कार्यवाही गरेको छ प्रहरी आचरण विपरीत काम गरेको भन्दै पच्चिस प्रहरीलाई कार्यवाही गरिएको हो एक महिना अघि दैजी चम्पापुरकी राम दुलारी राणा हत्या प्रकरणमा दैजी प्रहरी इन्चार्ज करण सिंह धामीले घटनाको सूचना पाउँदा पनि लापरवाही गरेको भन्दै उनीहरूलाई कारवाही गरिएको जनाइएको छ महिला तथा बालबालिका कार्यालय अन्तर्गतको एकल महिला सुरक्षा कोषबाट हालसम्म कुनै पनि महिलाले सहयोग नलिएको पाइएको छ आर्थिक तथा सामाजिक रूपमा विपन्न एकल महिलाका लागि कोष स्थापना भएको भए पनि हालसम्म कसैले पनि सहयोगका लागि निवेदन नदिएका महिला विकास अधिकृत विष्णुमाया पौडेले जानकारी दिनुभयो कोषको रकम ज्यादै नै समस्यामा परेका एकल महिलाहरूको शिव विकास स्वरोजगार औषधि उपचार लगायतमा खर्च गर्न पाइन्छ तर कार्यालयमा कुनै पनि निवेदन नपरेको उहाँले बताउनुभयो यो दार्चुलाको खबर हो गोकुलेश्वर बिटुले सडक खण्ड अन्तर्गत बैतडीको रुद्रेश्वर धौकुसीमा सडक अवरुद्ध भएको छ अवरुद्ध सडक खुलाउन अझै केही दिन लाग्ने प्रहरले जनाएको छ पुरै सडक भाँसिएकाले सडकको मर्म सम्भार हुन धेरै दिन लाग्न सक्ने बैतडी प्रहरले जनाएको छ सडक अवरुद्ध हुँदा यातायातका साधन बीच बाटोमै रोकिएका छन् भने यात्रुहरू समस्यामा परेका छन् अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा दुर्घटना भएका छन् हिजो दिउँसो पूर्व पश्चिम राजमार्ग अन्तर्गत अत्तरीय नगरपालिका आठ खैराना नजिकै अत्तरीबाट पूर्वतर्फ जाँदै गरेको से तीन प एक शून्य तीन चार नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको छ दुर्घटनामा परि कञ्चनपुरको पुनर्वास नगरपालिका आठ बस्ने मोटरसाइकल चालक अग्निप्रसाद ढकाल र मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने अन्दाजे बाइस वर्षीय अरूण घिमिरे घाइते भएका छन् दुवैजना सामान्य घाइते भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ यस्तै धनगढ़ीबाट नेपालका लागि छुटेको नासार ख पैचालिस त्रिपन्न नम्बरको शैलेश्वरी यातायातको बस डडेलधुराको गणेशपुर नौ मचेरी खोलामा हिजो राति पाउने नौ बजेतिर दुर्घटनामा पर्दा तीनजना सामान्य घाइते भएका छन् घाइते हुनेहरूमा डोटीको चारका सैतिस वर्षीय पवित्र बुढा थापा डोटीकै दिपायल सिलगढ़ी नगरपालिका आठका अडतिस वर्षीय कैलाश साउद र उनकै श्रीमती सैतिस वर्षीय पशुपति देवी साउद रहेका छन् घाइते तीनजना मध्ये बुढा थापाको मात्र उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ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 बहुद्देशीय पञ्चेश्वर परियोजनाको डिपिआरलाई अन्तिम रूप दिने तयारी दुई साताभित्रै बस्ने बैठकको निर्णयबाट औपचारिकता पाउने भारत लैजान लागेका कैलालीका पाँच बालिकाको सिमानाका गड्डा चौकीबाट उद्धार गड्डा चौकी र झोलङ्गे पुल हुँदै भारत जान लागेका दुई महिलाको पनि उद्धार जिल्ला शिक्षा कार्यालयहरूको बेरुजो फर्सेटमा सुदूरपश्चिमका दुई जिल्लाको मात्र प्रगति बेरुजो फर्सेट प्रगतिमा जिल्ला शिक्षा कार्यालय डडेलधुरा देशमा दोस्रो स्थानमा र कञ्चनपुरमा हत्या गरिएका विष्णुदत्त भट्टका आफन्तद्वारा प्रहरी विरुद्ध आन्दोलनको घोषणा दार्चुलामा एक महिला एकल महिला सुरक्षा कोषको प्रयोग भएन समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियोनिटी डट कम डट एनपीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यस लगत्तै बिपिसी नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई पनि बिदा दिनुहोस् नमस्कार